कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज कालजै नेपाली गीतहरूको विशेष प्रस्तुति अजर अमर गीतहरूमा यहाँलाई सादर स्वागत छ मेरा प्राविधिक मित्र मनोज विष्टका साथमा यो प्रकाश साइमीको आज माघ एक गते माघे संक्रान्ति आजभन्दा धेरै वर्ष अगाडि विक्रमावद्ध दुई हजार एक साल माघ एक गतेका दिन जन्मिनु भएको थियो गायिका तारादेवी कृष्णबहादुर कार्की र राधा देवीको सन्तानको रूपमा इन्द्रचोक काठमाण्डुमा जन्मिएकी तारादेवी कार्की नेपाली संगीत आकाशमा तारादेवी नामबाट सुपरिचित भइन् आजको अजर अमर गीतहरू संयोगले तारादेवीको जन्मदिनसँग सम्बन्धित छ यो कार्यक्रम ससम्मान तारादेवीप्रति समर्पित छ दुई हजार एक माघ एक गति जन्मिएकी तारादेवीको संयोगले आज जन्मदिन पनि दुई हजार पन्ध्र जनवरी पन्ध्रमै परेको छ त्यो एक एक र यो पन्ध्र पन्ध्रसँग जोडिएर हामी आजको अजर अमर गीतलाई अघि बढ़ाउँदैछौ मेरा मित्र मनोज विष्टका साथमा जनार्दनसम्म तारादेवी र साथीहरूको स्वर गोविन्द बहादुर गोविन्दलाल नेपालीको संगीत कविवर माधव घिमिरेको शब्दसँगै गीत नेपाली ज्योति को पंख चाली जय जय जय नेपाल सुंदर शांत विशाल की कोसी करनाली मेची रमाकाली लेकर बेसी बिउछाउँछन् लहर लाखौँ चाली पहिलो झुल्कानी पानी सगरमा शिखरमा पुग्दछ पहिले नेपाली सीताले सारा भिजाइन् दक्षिण लङ्का भारत त्रिकुट तारा उदाइन ज्ञान को पहलो शिव ने यही आए थे सृष्टि को पहलो बिहाना गाउँछ गीत नेपाली ज्योतिको पङ्खौ चाहि जय जय जय नेपाल सुन्दर शान्त विशाल पश्चिम किल्ला काँगडा पूर्वमा टिस्टा पुगेथ्यौँ शक्तिको साममा कहिले हामी झुकेथ्यौँ तिमी हिमाल उठायौ एसियाको माझमा सभ्यता बास बसे थियो आएर यही साँझमा यही नेपाली माटोमा दिलको फुल रोपेर यही पहाडी सूर्यको चाली नाचौँला हामी हिमालमा ज्योतिको पङ्खा चाली गाउँछ गीत नेपाली ज्योतिको पङ्खा चाली काठमाडौँ इन्द्रचोकमा जन्मिएकी तारा देवीलाई जनकवि केशरी धर्मराज थापाले पान पसलमा ग्राहकको सेवा गर्दै गरेको देख्दा नै यिनको आवाजमा केही दम छ भने परिचय पाए तर उनलाई उस्ताद भैरव बहादुर थापा पराजुलीले दोहोऱ्याउँदै रेडियो नेपालको परिसरभित्र लगे उस्ताद भैरव बहादुर थापाकै संगीतमा तिमी र हामी भेटौंला फूलबारी छेउमा युगल गीतबाट तारादेवीले रेडियोको विद्युत तरंगमा प्रवेश गरिन् दुई हजार बाह्र सालमा दुई हजार पन्ध्र सालदेखि तारादेवीले रेडियो नेपालमा गायिकाको रूपमा सेवा शुरू गरिन् जीवनका दुई पाटो तारादेवीको अद्भुत रूपमा विस्तीर्ण भएको छ सांगीतिक जीवन तारादेवीको एकदम सबल सम्पृक्त र सक्षम रहेको पाइन्छ भने पारिवारिक जीवनमा केही उतार चढ़ाव पछिसम्मै कायम रह्यो नेपाली सुगम संगीतका धेरै कलाकारहरू नातिकाजी अम्बर गुरूङ डाक्टर राममान त्रिषितलाई जस्तै तारादेवीलाई पनि पारकिशनले सतायो तारादेवीको जीवनमा दुई शोकहरू अप्रत्याशित रूपमा आए आफ्ना छोराको मृत्यु र आफ्नो पतिको विमान दुर्घटनामा अवसान यी दुई घटनाले तारादेवीको जीवनमा ठूलो शोक ल्याए आजको कार्यक्रममा हामी तारादेवीका गायनको स्वर गाथाको चर्चा गर्ने नै छौं तर यसबीचमा एउटा तारादेवीको अत्यन्तै लोकप्रिय गीत जसलाई गायक संगीतकार शैलेश सिंहले चयन गर्नुभएको छ यस गीतको बारेमा लामो समय विवाद रहयो यो गीत धेरै वर्षसम्म रेडियो नेपालमा धर्मराज थापाको रचना र संगीत भनेर बजेको थियो र यसलाई हामीले नै एक प्रकरान्तरमा द्वन्दका रूपमा यसलाई उठायौं र यसका गीतकार पुण्य प्रसाद सुवेदीको नाम प्रकटनमा आयो र सुवेदी परिवारका धेरै सदस्यहरू डाक्टर अभि सुवेदी सूर्य सुवेदी प्रतिभा सुवेदी रोशन सुवेदी थुप्रै सँग संलग्न भएर यस गीतको रचनाकाल रचना गर्व र संगीतका बारेमा चर्चा गर्दा यस गीतका संगीत संयोजक नातिकाजी ठहर हुनुभयो भने गीतका रचनाकार पुण्य प्रसाद सुवेदी लोकलयको यो गीतलाई तारादेवीको जीवन्त स्वरमा स्वर किन्नरी तारादेवीको दुई हजार बासठी साल माघ आठ गतेका दिन काठमाडौँको नर्विक अस्पतालमा देहान्त हुन्छ भोलिपल्ट माघ नौ गते बाह्र बजे पुरानो बानेश्वरबाट उनको महायात्रा तय हुन्छ अत्यन्त कम रूपमा उपस्थित नेपाली कलाकारहरूको संलग्नतामा तारादेवीको निवासबाट उहाँका उनका छोरा रवि श्रेष्ठको सक्रियतामा सबयात्रा बानेश्वरबाट तीनकुन्ने सिनामंगल हुँदै पशुपति आर्यघाट पुग्छ गाड़ीमा डाक्टर राममान्त्रसित गीतकार गायक प्रेमध्वज प्रधान योगेश वैद्य गायक संगीतकार शैलेश सिंह र म स्वयं पनि उपस्थित थियौं त्यसबेला आर्यघाटमा तारादेवीको शवयात्रापछि केही कलाकारहरू पशुपतिको छेउको एउटा चिया पसलमा भेला हुन्छन् र तारादेवीका बारेमा चर्चा गर्छन् तारादेवीलाई जीवनको अन्तिम कालमा हिट्स एफएमबाट लाइफ टाइम अचिभमेन्ट अवार्ड दिइएको थियो त्यसका लागि वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवनमा तारादेवीलाई सो पुरस्कार दिन मंचमा अतिथिका रूपमा मनै उभिएको थिए तर तारादेवी अस्वस्थता कारण आउन सक्नु भएन र त्यति बेला गीतकार किरण खरेल संगीतकार शिवशंकर र गायक प्रेमध्वज प्रधान यी तीन महान पुरूषहरूले तारादेवीको नाममा समर्पित सो पुरस्कार ग्रहण गरेर तारादेवीको घर पुर्याइदिएका थिए यी तीनैजना तारादेवीको सांगीतिक जीवनका एक उदाहरणीय पात्रहरू थिए तारादेवीको चर्चा जारी रहनेछ र आज काठमाण्डुमा गंकी दुसा वसुन्धरा प्रतिष्ठानद्वारा गायक संगीतकार गीतकार दीप श्रेष्ठ र मैथिली भाषाका उपन्यासकार राम भरोस कापडी भ्रमरलाई सम्मान गरिएको छ पुरस्कारद्वारा यस कार्यक्रममा थुप्रै नेपाली कलाकारहरूको उपस्थिति थियो पोखराबाट कलाकार रहनुभएको थियो प्रतिज्ञा गौतम त्यसै गरिकन अन्य श्रष्टाहरू प्राध्यापक डाक्टर सनत कुमार बस्ती डाक्टर भीमार्जुन आचार्य र चिकित्सकहरूको पनि भरपूर उपस्थिति थियो युगान्तकारी गायक दिपश्रेष्ठलाई सम्मान गरेको त्यस घड़ीमा जनकवि दुर्गालाल श्रेष्ठ गायक प्रेमदोज प्रधान नेपाल भाषाका उपन्यासकार मथुरा सायमी लगायत थुप्रैको उपस्थितिका माझमा आज सो कार्यक्रम सम्पन्न भएको थियो यो कार्यक्रम चर्चा जारी नै रहनेछ अब तारादेवीकै प्रसंगमा तारादेवीले रेडियोमा गाउनु शुरू गर्दा भारतको दार्जीलिङबाट दिलमाया खाती र अणलामा आइसकेका थिएनन् दिलमाया खाती आफ्नो साथीसँग काठमाण्डु घुम्न आउँदा गंगा कन्दवासँग काठमाण्डु घुम्दै गर्दा कृष्णा कन्दवासँग काठमाण्डु घुम्दै गर्दा तारादेवी शिवशंकर र नातिकाजीले दिलमाया खातीलाई रेड नेपालमा गाउनको लागि चयन गरे दिलमाया खातीलाई रेडियोसम्म लाने श्रेय तारादेवीलाई नै जान्छ र तारादेवीले आफूभन्दा पछिल्लो पुस्ताका गायक प्रकाश श्रेष्ठसँग पनि मृग झैं चञ्चल छन् तिम्रो नजर युगल गीत गाएकी छिन् भने दीपक खरेलसँग पनि यो सफा हृदयभित्र जस्तो गीतहरू गाएकी छिन् तर नेपाली सुगम संगीतका एक सूत्रधार आधुनिक नेपाली संगीतका निर्माता मध्ये एक मानिने अम्बर गुरूङसँग तारादेवीले गाएको एक युगल गीतलाई हामीले जीवनभर बिर्सन सक्दैनौ नेपाल र नेपाली रहेसम्म किरण खरेलको शब्द अम्बर गुरूङको संगीतमा सोधुला छ तिमीलाई केही कुरा साउती गरेर घाटु घाटु भागी भागी टाढा गएर सोधु सोधुला छ तिमीलाई देऊ राखु राखु लाग्छ तिमीलाई दिलभित्र माया गरे अम्बर गुरूङको संगीतमा किरण खरेलको यो शब्द तारादेवी र अरूण अम्बर गुरूङको युगल स्वरमा तारादेवीले आफ्ना समकालीन धेरै कलाकारसँग युगल गीत गाएका छन् विशेष गरेर अम्बर गुरूङको संगीतमा गाएको गीते नाटक मालती मंगलेको युगल गीत नारायण गोपाल संघको कारणले ऐतिहासिक नै भयो नारायण गोपाल र तारादेवीको लामो समय शीतयुद्ध चले पनि बोलचाल बन्द भए पनि मालती मंगलेमा दुईजनाले दुईतिर फर्केर गीत गाए पनि तर गीत सुन्दा अत्यन्त भावविभोर र भावलीन बनाउँथ्यो किनकि गीतमा त्यस्तो आत्मीयता थियो दुई युगल गायकको नारायण गोपाल र तारादेवीको नारायण गोपाल र तारादेवीले सिन्दूरमा लुक्नु लुक्नु लाग्यो मलाई र त्यसै गरिकन माइती मनको बाँधमा पनि र अन्य चलचित्रमा गाउनु भएको छ तर अम्बर गुरूङको संगीतमा गाएको जीवन रेखाका गीतहरूमा प्रेमदोष प्रधान र तारादेवीको स्वरलाई जनसमाजले अझै पनि बिर्सन सकेको छैन किरण खरेल जसको जीवनकालका शुरूआती गीतहरू चलचित्रबाट त्यसै गरिकन बटुकृष्ण ज्वालाको संगीतबाट शुरू भयो र काठमाण्डु रञ्जना हलको छेउमा बस्दाखेरि किरण खरेलका मित्रहरूमा तारादेवी राममान त्रिषित मानिक रत्न र त्यही वटुटोलका वरिपरिका साथीहरू अनि त्यसपछि नारायण गोपालको संसर्ग शुरू भयो यी धेरै कारणले पनि किरण खरेल तारादेवी राममान मानिकरत्नको संसाथ निकै ऐतिहासिक रहन गयो आज डाक्टर राममान शब्द शिवशंकरको संगीतमा तारादेवीको स्वरलाई चयन गर्नुभएको छ कलोराडोबाट धना पौडेलजीले धना पौडेलजीले कार्यक्रम शुरू हुन अघि नै आग्रह गरेको यो गीत छ दिलमा हजुर आएर मात्रै मलाई थाहा भयो मेरो पनि जवानी आएको रहेछ दिलमा हजुर आजको यो तारादेवी विशेषलाई सुन्दै हुनुहुन्छ लेखराम सापकोटाले सिनर्जी एफएम भरतपुर र रेडियो चितवन ताँडीबाट सुन्न सक्छु मैले नवल नवलपरासीमा भनेर लेख्नु भएको छ किसान ढुङ्गाना लेख्नुहुन्छ तारादेवीजीलाई हामी नेपाली गीत संगीत प्रेमीले सधैँ सधैँ सम्झिरहन्छौ भनेर त्यसै गरिकन हाम्रो ट्वीटरमा लेख्नुहुन्छ उमेश सिगदेल प्रवेशजीले अम्बर गुरूङ र तारादेवीको क्या कहना सोधौं सोधौं लाग्छ तिमीलाई नेपाली लता मंगेशकरलाई हार्दिक नमन भनेर लेख्नु भएको छ त्यसै गरिकन कर्ण खड्गा लेख्नुहुन्छ तारादेवी साँच्चै के तारा जस्तै चम्किले जुन जस्तो उज्यालो रहेछन् नेपाली संगीत जगतमा उहाँ कैलाली खैरी फाँटबाट हुनुहुन्छ कोलोराडोबाट धना पौडेलजीले यो गीतलाई चयन गर्नुभएको थियो र उहाँलाई पनि हामी हार्दिक कृतज्ञता ज्ञापन गर्न चाहन्छौ दिलीपजी लेख्नुहुन्छ आज तारा दिदीको गीत सुन्न तयार भएर बसे अवस्था हो तारा तारादेवीको गीतहरूमा लट्ठ हुने निश्चित छ उहाँप्रति हार्दिक श्रद्धा सुमन भनेर लेख्नु भएको छ पारसजी लेख्नुहुन्छ तारादेवी स्पेशल कार्यक्रममा अर्को गीत छ नारायण गोपाल र तारादेवीको युगल स्वरमा मैले अघि पनि जानकारी गराए नारायण गोपालको जीवनको पहिलो छवटा गीतको रेकर्डिङ आफ्नो सोलो पाँचवटा र एउटा युगल गीत थियो तारादेवीसँग र त्यही युगल गीतका कारण नारायण गोपाललाई धेरै श्रोताहरूले सांगीतिक समाजले कान्छा उपनामबाट चिन्न थाले एकांशा ठट्टैमा यो बैंस जान लाग्यो तीन मिनट सन्ताउन्न सेकेण्डको यो गीतका कारण नारायण गोपाल सदियौंसम्म यादगार बने रेडियो नेपालको फरमाइशी कार्यक्रममा यो तीन मिनट सन्ताउन्न सेकेण्ड गीतका लागि सात मिनटभन्दा लामो फरमाइशको सूची आएको थियो र यो गीतमा तारादेवीसँग नारायण गोपालको स्वर जोडिएको छ इतिहास जोडिएको छ यिनै तारादेवीलाई रेडियो नेपालको पच्चीसौं जन्म जयन्तीमा स्वर्ण महोत्सवको सिलसिलामा सर्वश्रेष्ठ गायिका र सर्वश्रेष्ठ संगीतकारको रूपमा पनि पुरस्कृत गरिएको थियो नेपाली चलचित्रको शुरूआतदेखि नै गायनमा सम्बद्ध तारादेवीले नेपाली चलचित्रमा कुनै चलचित्रमा संगीत त गर्न पाइनन् तर आफै संगीतकार भएर रेडियोमा धेरै गीत गजलहरू पनि संगीत गरेकी छिन् अब यहाँ गोपाल इन्जनको शब्द र संगीतमा नारायण गोपाल र तारादेवीको युगल स्वर दियो बन्नलाई सधैँ आज पनि म मेटिदिए सपनीको ढोको आज पनि म मेटिदिए सधैँ बाटो हेर्थे आज स्वर होस् स्वर सम्राट नारायण गोपालको अनि युगल होस् तारादेवीसँग गीत अजर अमर नहुने त प्रसङ्गै भएन अनि संगीत होस् इन्जनको शब्दले कमाल नगर्ने त कुरै भएन भर्खरै प्रस्तुत यो गीत तारादेवी नारायण गोपालको स्वर तारादेवीले धेरै युगल गीतहरूमा नारायण गोपाल प्रेमदोज प्रधानसँग गाउनुभएको छ भने पछिल्लो श्रृंखलामा प्रकाश श्रेष्ठ दीपक खरेलसँग पनि गाउनुभएको छ तर दीप श्रेष्ठसँग किरण खरेलको शब्दमा दीप श्रेष्ठकै संगीतमा गाएको गीत पनि अझर अमर लाग्ने गर्छ हामीलाई हाम्रो फेसबुकमा केही टिप्पणीहरू आएका छन् सिडनीबाट तेज कवाय लेख्नुहुन्छ सधैँ नेपाली अडियो बुकमा सुन्छु तर आज लाइभ सुन्दैछु यहाँको टाइम साढे दुईमा नसुती पर्खी बसेको छु सुधाई भनेर तेज गवाए लेख्नुहुन्छ धन्यवाद तेजी त्यसै गरिकन गणेश बस्यालजी लेख्नुहुन्छ तारादेवीको जन्मदिनमा उहाँलाई श्रद्धा अर्पण भनेर विनोद लामा लेख्नुहुन्छ नेपाली संगीतलाई अत्यन्त माया गर्ने विनोद लामा हरेक सांगीतिक कार्यक्रममा आफै पुग्ने गीत सुन्ने र कलाकारलाई स्नेह दिने गर्नुहुन्छ उहाँ लेख्नुहुन्छ तारादेवी उहाँको नाम जस्तै काम दाईको एउटा कुरा याद आयो नाम अरूले राखिदिन्छन् काम नाम कमाउनु चाहिँ आफूले पर्छ तारादेवी आकाशमा सधैँ चम्किने तारा नै हुन् गुप्ता तमु लेख्नुहुन्छ खुशी लाग्यो धेरै दिनपछि तारादेवी दिदीको गीत सुन्न पाउने भयो आज अजरम गीतमा मनोज कुलुङ लेख्नुहुन्छ आज त झन सुन्नेछु नछुटाइकन अजर अमर गीतहरूलाई माहौल चिसो भए पनि तारादेवीको नाम सुन्दै माहौल न्यानो र तातो अनुभव भइरहेको छ जनप्रकाश दाईको आवाजमा वाह जय अजर अमर गीतहरू सविता वैदी लेख्नुहुन्छ नमस्कार प्रकाश दाई प्रतीक्षामा छु साह्रै राम्रो लाग्छ हजुरको यो समर्पण गीत संगीतलाई र संगीत प्रेमीको लागि हार्दिक बधाई साथै शुभकामना कृष्ण हरि लेख्नुहुन्छ साह्रै राम्रो कार्यक्रम दाई समय दूरीको कारण प्रत्यक्ष सुन्न नपाए पनि डाउनलोड गरेर सुन्दै आएको छु हरेक कार्यक्रमले मलाई तरंग ल्याइदिन्छ उहाँ साउथ कोरियाबाट हुनुहुन्छ कृष्ण हरि विमल डाङ्गी जो अमेरिकामा हुनुहुन्छ नेपाली गीत संगीतलाई माया गर्नुहुन्छ उहाँ आफै पनि लोक संगीतका एक धरोहर स्तम्भ हुनुहुन्छ सक्रिय गायक हुनुहुन्छ विमल डाङ्गी लेख्नुहुन्छ तारादेवी अमर रहन् जय अजर अमर गीतहरू धन्यवाद भनेर लेख्नु भएको छ उज्यालो नाइन्टी नेटवर्कलाई त्रिलोचन सुवेदी लेख्नुहुन्छ खुशी छु तारादेवीको सम्झनामा आजको कार्यक्रम समर्पित रहेछ चम्स विजय लेख्नुहुन्छ तारादेवी श्रेष्ठ अनि आजको अजरमर गीतको श्रृंखला हंगामा नै हुने भयो तिमीले हाँसेर विदा मात्र के मागिसकेथ्यौ आँसु झरिसकेछ भन्ने गीत सुन्न पाए हुन्थ्यो भनेर लेख्नुभएको छ गजल संगम पगवादीले काली पारे दाई कति राम्रो ढाका टोपी शिरमा गलबन्दी तारादेवी अमर रहन् भन्नुभएको छ गोपाल कटेल तेज गवाय विराट अनुप आर्यखस दीपक कुमार जलन कृष्ण दुंग, किसान ढुंगाना जोगम्बर माझी शर्मिला शर्मा सूर्य चापागाई राजेश्वर उदयका प्रतिक्रियाहरू पछि पढ्ने नै छु अब यति बेला फेरि आज तुषा साइमी सृजना पुरस्कारद्वारा सम्मानित भएका युग गायक दीप श्रेष्ठको चर्चा गर्नेछौ दीप श्रेष्ठ तारादेवी रेडियोमा आएपछि लगभग आठ वर्षपछि आफ्नो सोलो गीत मार्फत रेडियोमा प्रवेश गरे विधवालाई सिन्दूरको रहर र म पत्थरको देवता होइन यी दुई गीत पुष एक गते काठमाण्डुमा उनले गाए र पुष तीन गते रेडियो नेपालमा रेकर्ड भए यी दुई गीतपछि दीप श्रेष्ठको अर्को आफ्नै परिचय बन्यो नेपाली गीत संगीतमा फरक फरक शैलीका गीतहरू संगीतबद्ध गर्ने दीप श्रेष्ठले ब्लूज शैलीका र लोकलयका थुप्रै शैलीका गीतहरू गरे नवीन किशोर राईसँग गाएको पानको पात भरंग माया लगाई मन्त भरंग जस्ता गीतदेखि लिएर पछिल्लो समय हाकपारे शैलीमा लयमा तयार पारेको हर रात सपनीमा ऐटन हुन्छसम्म आउँदा दीपश्रेष्ठको गायनको शिखर आरोहण अद्भुत किसिमको लाग्छ नेपाल बाहिर हरेक शहरमा चाहे कोरिया अमेरिका अस्ट्रेलिया जही तही नेपाली छन् त्यहाँ दीपश्रेष्ठको माग भइ नै रहेको हुन्छ आज दीपश्रेष्ठ यसै कारण पनि काठमाण्डुमा सम्मानित र पुरस्कृत हुनुभएको छ दीपश्रेष्ठको संगीतमा तारादेवीसँग दीपश्रेष्ठको यो युगल गीत किरण खरेलको अजरामर शब्दमा मेरो सपनाको सदनमा तिमी प्रिय जगाइदेऊ मानिसहरूको दुनियाँबाट टाढा मेरो सपनाको सदनमा तिमी सपनाको सदनमा तिमी हामी त्यस्तो बस्ती बसाउ कतै बियो

बदनमा तिमी प्रीतिको दीप जगाइदेऊ दीप श्रेष्ठको संगीतमा दीप श्रेष्ठ तारादेवीको स्वर किरण खरेलको शब्दमा यस गीतलाई शर्मिला शर्माले चयन गर्नुभएको छ शर्मिला शर्मा लेख्नुहुन्छ अमेरिकाको कलोराडोमा त कार्यक्रम हिट भएछ नि दाई भनेर उहाँ लेख्नु भएको छ रवि मिश्र तारादेवीको जन्मदिनमा श्रद्धा सुमन अर्पण गर्न चाहनुहुन्छ भने रेड पाण्डा लेख्नुहुन्छ गीत त अन्त पनि सुनिएला तर रोचक कुरा केवल अजर अमर गीतसँग छ जन्म जयन्तीको दिन स्वर किन्नरी तारादेवीप्रति श्रद्धा सुमन भनेर लेख्नु भएको छ धना पौडेलजी लेख्नुहुन्छ दिलमा हजुर आएर सुनेर कसैको लागि गाएर किशोरावस्था बिताइयो कसैको याद मिठो भएर आयो भनेर उहाँ लेख्नु भएको छ हजुरको कार्यक्रम सुन्दैछु अति नै राम्रो लाग्यो अब फतेमान राज भण्डारीको विशेष सुन्न मन लागेको छ दाजु प्रयास गर्नुहोला भनेको छ सुदीप क्रिउले यहाँलाई धन्यवाद हामीले फतेमान राज भण्डारीको जन्मदिनको अवसरमा यो कार्यक्रम तयार पारेका थियौं पछि कुनै दिन फेरि यस कार्यक्रमलाई हामी अगाडि बढ़ाउने नै छौं मातृका दाहाल हाम्रो फेसबुकमा लेख्नुहुन्छ दाई नमस्ते जय अजरमर गीतहरू आधुनिक संगीत आधुनिकतासँगै भित्रिएको विकृतिको माझमा नेपाली कालजय गीत सुन्न पाउँदा अर्कै आनन्द आउँछ मातृका दाहालजीको यो भनाइप्रति हार्दिक आभार व्यक्त गर्दै देवराज पन्तको यो टिप्पणी पढ्न चाहन्छु प्रकाश दाईले गीत संगीतको बारेमा बोलेको विषयवस्तु सुनेर लट्ठ हुन्छु र गीतहरू छनझन मनपर्छन् प्रोग्राम सुन्दैछु हेटौँडामा भनेर देवराज पन्त लेख्नुहुन्छ चितवनबाट भर्खरै अभिव्यञ्जना पत्रिका हरिभक्त कटवाल विश्वामी प्रकाशित भएको छ सृजन अविरलको सम्पादनमा अभिव्यञ्जना साहित्य प्रतिष्ठानद्वारा प्रकाशित यस किताबमा हरिभक्त कटवालका बारेमा धेरै जानकारीहरू उपलब्ध छन् यस पुस्तकका लागि पनि हामी हार्दिक आभार व्यक्त गर्न चाहन्छौं भारतीय चर्चित गायिका लता मंगेशकरले हेमन्त कुमारको संगीतमा मवी रचनामा आकाशका तिरमिरे तारा म गन्न सक्दिन हातमा हात परेको बेला म भन्न सक्दिन गीत गाउनु भएको थियो त्यसै गरिकन किरण खरेलको शब्दमा कुरा गर्दा हातले छुने बानी तिम्रो राम्रो होइन तारादेवीले गाउनु भएको थियो यी हातसँग जोडिएका केही गीतको हस्तरेखा हेर्दा श्रृंखलाबद्ध रूपमा यी हातका गीतहरू जारी नै छन् मवी शाहको आकाशका तिरमिरे तारा लता मंगेशकरले बाहेक नेपाली सुगम संगीतको इतिहासमा तारादेवीले पनि गाएकी छिन् जगत मर्दन थापाको संगीतमा आजको अजर अमर गीतहरूको श्रृंखलामा यहाँहरूलाई यो गीत सप्रेम प्रस्तुत छ उत्तम राई शर्मिला पवित्रा र प्रतिभाको चयनमा खोकना चल्ती फाँटबाट यो गीतलाई चयन गर्नुभएको थियो उहाँहरूलाई हार्दिक आभार सहित हाम्रो फेसबुकमा टिप्पणी छ राजेश्वर उदयजीको आज अजर अमर गीतहरूको कार्यक्रम अनि प्रकाश दाजु मार्फत अभिनेत्री गायिका एवं कवियत्री गौरी मल्ल बहिनीको जन्मदिनको बधाई अनि किन्नरी तारादेवीको सम्झना श्रद्धा अर्पण गर्न चाहन्छु भन्नुभएको छ राजेश्वर उदयजीले त्यसै गरिकन हाम्रा अन्य धेरै शुभेच्छुकहरूले पनि तारादेवीप्रति आफ्नो भावपूर्ण श्रद्धाञ्जली राख्नुभएको छ ती सबैप्रति हार्दिक आभार प्रकट गर्दै कार्यक्रमको अन्त्यमा दार्जीलिङबाट काठमाडौँ घुम्न आएकी कृष्णा कन्दुङ्गाकी मित्र दिलमाया खातीलाई तारादेवी नातिकाजी शिवशंकरले रेड नेपालमा प्रवेश गराए भने तारादेवी र दिलमाया खातीले रेड नेपालका प्रथम महिला संगीतकार कोलीदेवीको संगीतमा युगल गीत गाए न्याउली बासी त्यो रानी बनेमा त्यो गीतसँगै मनोज विष्ट र म विदा हुन चाहन्छौ आगामी आइतबार सवा नौ बजे पुनः भेट्नेछौ कल्पनाका नयाँ